रेडियो सृष्टिको कार्यक्रम साहित्य शोधबाट प्रकाश अधिकारीको नमस्कार संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फेड्रिक्सबर्ग सहरबाट सञ्चालित रेडियो सृष्टि तपाईँ W W W dot radio Srishti dot com log on गरेर विश्वको जुनसुकै कुनाबाट सुन्न सक्नुहुन्छ नेपाली साहित्य कला संस्कृति र सङ्गीतप्रति समर्पित रेडियो श्रेष्ठीको विशेष प्रस्तुति साहित्य सुधामा विशेष गरी हामी चर्चित साहित्यकारका बहुचर्चित कृतिहरूको वाचन गर्छौँ गएको केही हप्ताबाट कथाकार सुविसुधा आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहमा सङ्ग्रहित कथाहरूको वाचन गरिरहेका छौँ जनमत प्रकाशनले दुई हजार पैँसठी सालमा प्रकाशन गरेको यस सङ्ग्रहमा जम्मा जम्मी अठारवटा कथाहरू सङ्ग्रहित छन् आजको श्रृङ्खलामा रहस्यमय भोगाई कथा सङ्ग्रहको शीर्ष कथा अर्थात् रहस्यमय भोगाई कथा अब यसरी सुरु हुन्छ मधुर जुनको प्रकाश शीतल मन्द मन्द बतास छङ्ग खुलेका आकाश स्वच्छन्द डुलेको आभास तप्प तप्प शीत झरेर पातमाथि त्यही शीतको भरले लस्केको दुबो चौरभरि पिछाइएको गलैचा त्यही माथि कोमल पैतालाको दोग म अघि अघि एउटा छाया मेरो पछि पछि हामी गइरहन्छौँ निरन्तर अगाडि कहाँ किन थाहा छैन शीतमा चिप्लेर लड्न लाग्दा कसैले मेरो हात च्याप्प समाउँछ मसँग मेरो छाया छ बस मलाई यति थाहा छ पहाडको टुप्पोबाट उन्मुक्त भैँस छचल्काउँदै झरेको छाँगो ढुङ्गाको कन्दरमा आएर समागम हुन्छ एउटा अनौठो ध्वनि छाँगाको शीतल बतास मेरो पछ्यौरी उडाएर चुम्छ अङ्ग प्रत्याङ्ग जुनको मधुर उज्यालोभित्र निहाल्छु झर्नको सुन्दरता कता कता ईर्षा लाग्छ उसको जवानी र स्वतन्त्रतामाथि म खोलाको एउटा चेप्सो पसारिएको ठाउँमा उभिएकी छु पानीभित्रको माछालाई हेर्दै हो त्यो मौसम एकदम मनपर्छ मलाई हुनसक्छ जीवनमै यस्तो सुनौलो पल कहिल्यै आएको थिएन परि कस्तो लाग्यो यहाँको वातावरण के तिमी यहाँ कहिले आएकी थियौ सामुन्नेको ढुङ्गामा ठिङ्ग जिजिबिसा झैँ उभिएको छायाले प्रश्न गर्छ अह आजभन्दा पहिले म यहाँ कहिले पनि आएकी थिइनँ साँच्चै तिमीले मलाई यहाँ किन ल्याएको ऊ र क्षितिजमा चाँदीको टुक्रा झैँ गुच्छा परेर रहेको बादललाई निहाल्दै र एकनासले टोलाउँदै जवाफ दिन्छ केही भावनाको कुरा गर्न केही मायाको कुरा गर्न तिमीसँग केही लिन र केही दिन हो परि म वर्षौँदेखि तिमीलाई यही ठाउँमा यसरी नै भेट्न चाहन्थेँ तर समय कहिले अनुकूल भएन आज वर्षौँको तपस्या पुरा भएको छ यस अर्थमा म ज्यादै खुसी छु उसको भावुकता गहिरो अभिव्यक्ति तरल एकदम तरल सोचाइले अलिकति झस्क्याउँछ मलाई किन र तिमीले भनेको जस्तो कुरा गर्न अन्त सकिँदैन र सकिँदैन नितान्त सकिँदैन कहाँ छ चोखो भूभाग कहाँ छ निस्वार्थी मन तिम्रा हात समाउन तिम्रा केसहरू मुसार्न मलाई यही स्थान चाहिन्छ बुझ्यौ मैले आँखा उठाएर उसलाई हेर्छु सुन्दर युवक चम्किलो मुहार गोल आँखा झिमिक्क झिम्काउँदै हेरिरहन्छ ऊ मलाई म जसङ्ग हुन्छु एकछिन अघिसम्म आफ्नै छाया तुल्याएको थिएँ उसलाई तर म गलत रहेछु कता कता डर लाग्यो शून्य रात किराको आवाज झर्नको मिठो ध्वनि बाहेक उही हामीले फेरेको सासको आवाज मात्रै सुनिन्छ मैले भुइँमा लत्रेको मजेत्रो हातले स्याहारेर शरीर छोप्ने प्रयास गर्छु भ्यागुतो झैँ रुख उफ्रेर मैले टेकेको ढुङ्गामा आइपुग्छ मलाई भने भए त्रास र शङ्काले गाँजेर लुलो बनाउँछ अलिकति पछि हट्ने प्रयास गर्छु बलिया हातले च्याप्प समाउँछ मलाई छाडिदेऊ मलाई कुन अधिकारले समाउँछ मेरो नाडीमा म कसैकी छोरी हुँ यसरी सुनसान रातमा मेरो पिछा गर्दै हात समाउनु ठिक होइन मैले उसको हात फुत्क्याउने प्रयास गर्छु तर खल खल पसिना छुट्छ किन र परि मैले समाएको हुँ अरूले होइन आज तिमी र म बिचमा कोही आउने छैन यतिसम्म कि बतासलाईसम्म म रोक्ने साहस गर्छु ऊ हेर पहाडबाट झरेको छाँगो तिमी भन्छौ भने रोकिदिन सक्छु त्यसलाई पनि तिमी मेरो आशय बुझ्दैनौ परि मैले समाउनु अगावे कसैले यी हातहरू समाउने प्रयास गरेको भए मात्र पनि भस्म बनाइदिन्थेँ म उसलाई नभन्दै एकछिन अगाडि मात्र चिसो बतास ओकल्दै झरेको छाँगो बिचमै रोकियो मन्द मन्द ताता हावा खोलाको किनारै किनार सुसेल्न थाल्छ नचाहेरै पनि मैले मजित्र शरीरबाट झिकेर ढुङ्गामा थपक्क राख्न पुग्छु च्याप्प अठाउँछ उसले मेरो कम्बर हात फुत्काउने हिम्मत अब ममा रहेन पानी परेको साबुन जस्तै भतक्क भएर गल्छु आफैभित्र गल्नु के थियो र डराउनु मात्र अघि छाङ्गु खसेको ठाउँमा एउटा सुन्दर ढोका देखा पर्छ छायाले अङ्गालोमा बोकेर लान्छ त्यही ढोकाबाट भित्र जहाँ एक अलौकिक सजी सजाउ कोठा छ जुन कोठाको सजावट पहिला कहीँ कतै देखेकी छैन मैले यस्तो लाग्छ स्वर्ग त्यही हो कोठाको बिचमा सुन्दर पलङ चारैतिर झ्यालमा रेशमी पर्दाहरू छायाले त्यही पलङमा सुताउँछ मलाई र ऊ बिस्तारै पल्टिन्छ मैमाथि बस यतिसम्मको याद छ त्यसपछिका दृश्यहरू धमिलो हुँदै आँखाबाट ओझेल पर्छन् परी ए परी बाहिर झलमल्ल घाम लागिसक्यो त भने अझै सुतिरहेकी छेस हे भगवान् कस्तो अल्छी पाटे छोरी जन्माइछु मैले आज शनिबार मन्दिर जाने भनेका थियौ रे साथीहरू तल पर्खिरहेका छन् छिटो उठ छिटो तयार भएर मुन्टी टेबलमा चिया राखेर धोती उचाल्दै आमा कोठाबाट बाहिर निस्किनु भयो छ्या कस्तो नराम्रो सपना देखेछु यस्तो त कहिल्यै पनि देखेकी थिइनँ हजुरआमा भन्नुहुन्थ्यो बिहान पखको समयमा देखेको सपना सत्य हुन्छ नाइ नाइ यस्तो नहोस् जे होस् सपना रोमान्टिक थियो कसलाई भन्नु कसलाई सुनाऊ म बिस्तारबाट जुरुक्क उठ्न खोज्छु शरीर भारी भए जस्तो लाग्छ हात गोडाका मांसपेसीहरू पटपट फुट्ला जस्तै दुखेको छ टाउको भारी भएको छ सिरक मिलाउन खोज्दा एउटा कालो सर्प सल्ल खाटबाट मुनिवर लिन्छ म बेसरी चिच्चाएँ आमा बाबा सर्प चिच्चाएका आवाज सुनेर बाबा आमा बहिनी र साथीहरू मेरो कोठासम्म आइपुग्नु भयो के भयो किन चिच्चाएको चिट चिट पसिना काट्दै बिस्तारबाट झर्छु सर्प कालो सर्प मेरो सिरक मुनिबाट काठमुनितिर झरेको छ सबैजनाले त्यतै हेर्छन् तर त्यहाँ केही थिएन छोरी सपना नराम्रो देख्यौ कि कसो त्यसैको तर्कन आएको होला बाबाले भन्नुभयो म फेरि जसँग हुन्छु ला बाबुले थाहा पाउनु त भएन होइन होइन मैले देखेको सपना उहाँले कसरी थाहा पाउनु भर्याङ झर्न लाग्दा चाल पाएँ तल्लो पेट असहज तरिकाबाट दुखेको छ आखिर किन यस्तो भयो त्यो सपना र मेरो शरीरको अस्वाभाविक परिवर्तन आपसमा किन मेल खाइरहेछ किन म उसै भड्किरहेछु हो त्यो सर्प कहाँ गयो मनभरि जिज्ञासा प्रश्न कौतूहलता तछाड मछाड कुस्ती खेल्न आउँछ म भने साथीहरूसँग मन नलाइ नलाइ मन्दिरतिर जान्छु अरू मोटाएको देखेर खुब इच्छा गर्थेँ म दराजमा राखेको चौठाबाट कयौँ आमाको आँखा छालेर थुर्पीका थुर्पी घिउ चोरेर नखाएको पनि होइन तर पनि पटक्कै मोटाउन सकेकी थिएन साथीहरू ऊ जन्ममा मासु बेचेर खाएको आरोप लगाउँथे म थिएँ नै त्यस्तै बाँसका मकै भुट्ने कपेर जस्ता हात पाखुरा देखेपछि नभनुन् पनि कसरी उनीहरूको कलिलो पाखुरा र छिनेको कम्मर देखेर सधैँ थुक निल्नु मेरो अन्तिम व्यवस्था रहँदै आएको थियो दैवी चमत्कार झैँ गएको एक महिना यता आफ्सै आफ्स मोटाउँदै आएकी छु महिना नागेको पनि डेढ महिना भइसक्यो हिजो पनि आमाले सोध्दै हुनुहुन्थ्यो तेरो महिना नागियो किन हो खोइ म आफैलाई खिलबन्दमा थिएँ भने जवाब कसरी दिन सक्छु र हिजो आज पिरो अमिलो एकदम मन पर्न थालेको छ घर पछाडि कागतीको बोटै रित्तियो एउटा एउटा चोरेर नुनसँग खाँदा ममा किन यस्तो परिवर्तन आइरहेछ पहिलाको कपडा एउटा पनि मिल्दैन मागेर लगाएको चाहिँ हुने सुरुवाल कुर्ता टिमिक्क हुन्छ त्यस्तो त म आफैलाई थाहा छ छाती पनि पहिलेको तुलनामा गोला ठुला र कसिलो भएको महिनावारी रोकिनु मोटाउनु अमिलो पिरो देहले माग्नु यो राम्रो लक्षण होइन म साइन्सको विद्यार्थी मलाई थाहा छ पुरुषको शुक्रकिट र महिलाको डिम्ब बेगर कुनै पनि नारी गर्भवती बन्न सक्दिनँ सत्र वसन्त पार गरेर अठार वसन्तमा टेक्दाको यो घडीसम्म म कुनै पनि पर पुरुषसँग छोइएकी छैन मात्र त्यही सपनाको रहस्यमय घटना बाहेक के सपनामा भएका त्यस्ता क्रियाकलापले पनि पेवनामा गर्व रहन सक्छ सोचाइको क्यान्द्रामा नै दिन रात बेथ्थे मेरा कहिलेकाहीँ के हुन्छ कुनै निधाउनै सक्दिनँ पोल्टे फर्किँदा फर्किँदै रात आँखैमा बित्छ कस्तो डिप्रेसन हुन पो लाग्यो क्यारे मलाई बत बत पोल्छ मन निसासिरहन्छु हर घडी मनमा बलेको आगो निभाउन मैले मेडिकल टेस्ट गर्नै पर्यो साइन्सले पनि निकै सजिलो बनाइदिएको छ आफूले कसैलाई थाहा नदै प्रेग्नेन्सी टेस्ट गर्न सकिने वा क्या चमत्कारी व्यवस्था बिहान कलेजबाट घर फर्किँदा बाटोमा पर्ने औषधि पसलबाट प्रेग्नेन्सी टेस्ट किट किनेर ल्याएँ यसलाई प्रयोग गर्ने तरिका पनि त्यहाँ लेखेको रहेछ घरमा कोही पनि नभएको मगज छोपेर युरिन टेस्ट गरेँ शङ्का साकार भएर निस्कियो यानि कि रिजल्ट पोजिटिभ आयो प्रिय भावक रेडियो सृष्टिको विशेष प्रस्तुति तपाईँ साहित्य सुधा सुन्दै हुनुहुन्छ साहित्य सुधाको आजको अङ्कमा हामीले कथाकार सुविसुधा आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहको शीर्ष कथाको वाचन गरिरहेका छौँ कथाको बाँकी अंश हामी एकैछिनमा लिएर आउनेछौँ रेडियो सृष्टि यस्तो कसरी हुन्छ वास्तविकता भोग्नु त परिजाओस् कल्पना पनि गर्न नसकिने घटना म आफैले भोगिरहेछु प्रत्यक्षदर्शी भएर यदि यो घटना अरूमा घटेको भए म आफै पत्याउने थिइनँ समय मैमाथि खनियो जिसस त एउटी कुमारी आमाको गर्भबाट जन्मिएका थिए अरे त्यो समय र अहिलेको समय बेग्लै छ कलियुगमा कुन भगवान्ले जन्म लिन्छन् फेरि अधिकांश मानिसहरू नास्तिक भएर गएको बेला म कोठामा फुइँ फुइँ रेगिरहन्छु फनफने लागेको खसी छैन अब बा आमा थाहा पाएर पनि के भन्नुहोला कसरी मुख देखाउन सक्छु के वास्तविकता म उहाँहरूको अगाडि राखौँ पत्याउलान् र सपनामा मरेको देख्दा विपनामा पनि मर्ने भए बेग्लै कुरा पिउँदै नपिएको विष ओकल्दैछु थाहा छैन उक्त विषको असर परिवारमा कतिको पर्ने हो दिदी बा आमाले भन्नुभएको तिमी बैठक कोठामा आउरे अति महत्त्वपूर्ण सल्लाह गर्नु छ भन्दै हुनुहुन्थ्यो तनावग्रस्त सोचाइमा उग्रिरहेको बेला म बहिनीको आवाजले वास्तविक भोगाइमा आइपुग्छु मलाई खबर सुनाएर ऊ फर्किसकेकी हुन्छ बोलाउनुको कारण पक्कै यही हो तीव्र भइदिन्छ मुटुको धड्कन लरबरिन्छ पाउ अनायासै आँखाबाट आँसु तिर्सुली बगेर ओरिदिन्छन् हे भगवान् कुन जुनीको सजाय दिन्छौ तिमी मलाई कुनै पुरुष सम्पर्क बिना नै कसैको भुँड हुर्किँदैछ मेरो पेटमा वास्तविकता कसरी ओकल्न सक्छु म न उहाँहरूले पत्याउनुहुन्छ भगवान्सँग मनमनै गुनासो गर्दा बैठक कोठामा प्रवेश भइसक्छन् मेरा पाउ हेर्छु अध्ययार मुहारमा रणचण्डी बनेकी मेरी आमा बुवा पनि त्यस्तै कसरी बसौँ उहाँहरूको अगाडि के उभिरहेकी अलक्षिणी बस त्यो सोफामा आमाले भन्नुहुन्छ म काँप्दै बस्छु फेरि मौनता कोठाभरि छरिन्छ रोक्न लाख प्रयास गर्दा गर्दै सिमसारमा पानी रसाए चाहिँ आँखाहरू रसाउँछन् आँसुलाई भित्र दबाउने प्रयास असफल भएर गालाको बाटो हुँदै बग्छ हत्ता न पत्ता उहाँहरूले नदेख्नुहोस् भन्दै मेक्सिको फेरले पुग्छु बाबा र आमा शून्यतामा मुखामुख गर्दै शङ्का उपशङ्काको खेती गर्दै गर्नुहुन्छ उहाँहरूको मौनताबाट म स्पष्ट पनि बुझ्न सक्छु यस्तो लाग्छ विषयको उठान गर्न उहाँहरूलाई पनि खुब गाह्रो भएको छ केही समयको मौनता तोड्दै आमा बोल्नुहुन्छ परि तेरो महिनावारी रोकिएको कति भयो चार महिना कसरी यस्तो भयो थाहा छैन मेरो जवाब नटुङ्गिँदै आमाको हातको चटकन बर्सिन्छ मेरो गालामा कुन पापीको नासो बोकिस कुलाङ्गार्ने पेट बोक्ने त दुनियाँमा रासलीलाई मनाउने त थाहा कसलाई हुन्छ मलाई आमाका हात असिना झैँ मैमाथि बर्सिए बाबालाई रोक्दै जे नहुनु थियो त्यो भइसक्यो छोरीलाई पिटेर समस्या समाधान हुन्छ के गरेको तिमीले आमाको मन पनि कस्तो निष्ठुर पत्थर जस्तो बुवाले आमाको हात समाएपछि आमा आफै बुवालाई अङ्गालो मारेर रुन भयो म के गरौँ त परेको बुवा छोरीको आमा कसैको बन्न नपरोस् त्यही हुनुको पीडाले आज म चलिरहेकी छु भरोसा रहेन आफ्नै सन्तानमाथि म हारेँ अब के गर्नु छ तपाईँ आफै गर्नुहोस् आमाको क्रन्दन बुवाको उदासी चेहरा बहिनीको चिन्ताग्रस्त मुहारले म उसै कमजोर बन्छु रुवाईको डाको भित्ता छेडुलाई झैँ गुन्जनमान भयो समयको गोरो अनुहारमा रातले अँध्यारो हाँडेको मोसोपोते चाहिँ मेरो इज्जतमा अस्मितामा अनभिज्ञताको एउटा ढकीमा कसैको भुँड पलाउँदैछ फुलको कोपिला भने मेरो थाकेका इन्द्रियहरू हराउन खोज्छन् आफैलाई तर वास्तविकता कता हौ कता टाढा भइदियो र त हृदय सुकसुकाइरहन्छ हरपल नजिकै बसेर कपाल मुसार्दै भन्नुहुन्छ बुवा छोरी जानी नजानी रहरमा कहरमा स्वीकारमा या जबरजस्ती थाहा छैन कसरी भयो यो घटना कुनै समयको तितो सत्यलाई अँगाल्नुपर्छ हामीले भन छोरी यो पाप कसको हो हामी उसैलाई जिम्मा लगाइदिन्छौँ यसैमा सबैको कल्याण हुन्छ तिम्रो हाम्रो उसको र बच्चाको अप्रत्याशित आफ्नो निधारमा लागेको कालो टिका मेट्नका खातिर म कसरी अरूलाई आरोप लगाउन सक्छु ताकि त्यही हो यो बच्चाको बाबु भनेर मेरो मुखबाट कुनै जवाफ निस्केन बाबा आमाको अगाडि बसिरहन पनि दिएन नैतिकताले म आफ्नो कोठामा जान्छु एउटा सुन्दर बालक प्रत्येक सपनीमा लुटपुटिन आउँछ मेरो काखमा र म पन्छ्याउँथेँ उसलाई पलिलो ओठ फट्याउँदै ऊ बोल्छ म तिम्रो छोरा हुँ जन्मन र बाँच्न चाहने किन तिमी तिरस्कार गर्छौ मलाई स्नेहको थाङ्नामा बोकेर तिरस्कारको सर्दी हटाउँदैमा के बिग्रिन्छ र आनन्दको छायामा होइन जन्मनुको मायामा बढ्दैछु मैले धरतीको दर्शन गर्नु छ त्यति जिम्मेवारी तिमी पुरा गर बाँकी कर्मदाताले सम्हाल्नुहुन्छ कर्मदाता आखिर को हो कर्मदाता को हो ऊ कुन जुनीमा गरेको पापको फल चखाउँदैछ उसले मलाई कुमारी आमा बनाएर उसको के स्वार्थ छ मप्रति सुनौलो बिहानीमा कावा खाँदै आनन्द र हर्षको दुवोमाथि टेकेर जीवन सजाउने बेला पीडा व्याथा मिश्रित बालुवाको थुप्रोमा विधुवा सारी जस्तो फरफराइरहनु परेको छ अब अब त यस्तो लाग्छ कम्मरमा तृप्तिको कलश बोकेर पोल्टामा आनन्दको मकै भटमास चपाउँदै हिँड्ने दिन कहिले आउँदैन ममाथि समयको तुफान चल्यो उडाउँछ क्यारे रहरका उद्वेगहरू चाहना भुवा बनेर बतासिँदै बादलमाथि म धरतीबाट निहालिरहेछु एउटा काकाकुल झैँ भयानक पीडा हृदयमा च्वास्स काँडा बनेर बित्छ निसासिनु छटपटिनु मात्र विकल्प छ मसँग घाँटीमा समयको पासो लगाएर मैले फुत्त फुत्त चिप्लिँदै गयो न मैले आफ्नो गर्व कसैलाई जिम्मा लगाउन सकेँ न गर्भवतन नै कुनै न कुनै बाहनाले चेपेर नौ महिना लाग्छ बाबा आमाले मुख खोल्नु परै जाओस् मेरो कोठासम्म पनि फर्केर हेर्न चाहनुहुन्न हो बहिनी बिचारी जेनतेन खान कोठासम्म ल्याइदिन्छे घरको सङ्घार छिचोलेर बाहिर ननिस्केको पनि पाँच महिना बितिसकेछ आज बहिनी भन्दै थिए हामीले त मामा घर गएकी छे भनेका छौँ गाउँलेहरूसँग के गर्नु इज्जत बचाउन टाकछोप गर्नै पर्यो उरुन्छे मेरो छेउमा आएर बालुवामा माछा निसासिए झैँ छटपटी भो मलाई त्यसो त अजीबको सपना देखेको रातदेखि कहिले पनि म ढुक्कसँग बस्न सकेकी छैन तेरो बच्चा जन्मेपछि रातारात बुवाले भन्नुभएको डराइ डराई बहिनीले मसँग भन्छे रहस्यमय ढङ्गबाट बसेको गर्वको बच्चा कसको होला मलाई हेर्न आतुर लागिरहेथ्यो अर्को बच्चा देख्दा त बोक्न मन लाग्ने बानी आफ्नो बच्चा कसरी पठाउन सक्छु होला झनै सोचाइले रहन्छ पछ्यौरी फिजाएर बिहान उधाए पनि घुम्टो ओढेर रात लम्की पनि मलाई सधैँ औँसीको अँध्यारो रात नै लाग्छ बन्द कोठाभित्र सांसारिक दुनियाँबाट लुकेर म निसासिँदै छटपटिँदै रुँदै चिच्याउँदै समयसँग लडिरहेछु भित्ताहरूले जिस्काउन थालेको छ अचेल सिलिङहरूले पनि पाखुरी सुर्कन्छन् कहिलेकाहीँ झ्यालका खापबाट बिस्तारै च्याउँछ माउसुली मेरै उपहास गर्छ पोखी र जुनको प्रकाश छताछुल्ल मैलाई भिजाउन आइपुग्छ कहिलेकाहीँ यस्तो लाग्छ किन दिन रात पनि रात मात्र भइदिएको भए यो पनि औँसीको एउटा छुट्टै मजा आउँथ्यो हो हो म जस्तो पीडितको लागि छुट्टै मजा आउँथ्यो एक रात बेसकरी मुसलधारे पानी ओहिरियो पानीको आवाज सुन्दै यस्तो लाग्छ आकाशबाट झरेको होइन कसैले आरीबाट फ्याइरहेछ धरती थर्कमान पारेर बिजुली चम्किन्छ एकैछिनमा झलमल भएको कोठा निष्पष्ट अँध्यारोमा परिवर्तन भइदिन्छ अन्धकार उम्रेको चपरी पल्ट्याउन एउटा मैनबत्ती सल्काउँछु झ्यालबाट च्याउँदा रात तीर्थ पुगेर आउने हिन्दू नारी जस्तै मुडुलो देखिन्छ उसको कालो जगल्टा खरबारीको खर काटे झैँ सिलित्त खैरेको छ मैनबत्तीको प्रकाशले बिस्तारै तल्लो पेट धमिराले काठ कोपरे झैँ कोपर्न थाल्छ सहन सकुन्जेल दुई हातले थिचेर घोप्टो परिबस्छु जब पीडाको चरम सीमा शरीरका अङ्ग प्रत्याङ्गसम्म पुग्न थाल्छ तब कराउँछु पीडा मत्थर बनाउन चिच्याइले घरको पर्खाल नाग्न थालेछ सायद आमा र बहिनी इमर्जेन्सी लाइट हातमा बोकेर मेरो कोठामा आए के भन्नु थियो र त्यसबेला म प्रवास पीडामा चुल्लुमा डुबिसकेको थिएँ आमाले मेरो कम्बर मुसारेर साहस दिन थाल्नु भयो बहिनी खाटमुनि बसेर पिल पिलाउँदो मुख लगाउँदै थिए व्याथको रनकोमा कति समय हराउँछु त्यो म आफैलाई थाहा छैन जब बच्चाको कारुणिक चित्कार कानमा पर्यो तब म होसमा आएँ बच्चा भुइँमा झर्ने बित्तिकै विषालु काँडा निकाले जस्तो सन्चो भयो मलाई मैले भुल्छु कि त्यो बच्चा म आफैले जन्माएकी हुँ बाबा बाबाआमा रहनु भएको छ भन्ने कुरा उहाँहरूको मुखबाटै स्पष्ट झल्किन्छ सोच्दै हुनुहुन्छ होला कतिखेर उज्यालो हुन्छ बच्चालाई मा पुऱ्याउँ ठिक त्यही बेला नै कोठै उज्यालो पारेर बिजुली चम्किन्छ र सोही चम्काइसँगै हाम्रो अगाडि देखा पर्छ छाया परि त्यो बच्चा मलाई देऊ यो हाम्रो मायाको निशानी हो मलाई थाहा छ मैले गर्दा तिमीले धेरै दुःख झेल्नु पर्यो तर व्यवस्था त्यस्तो नगरे सुख पनि थिएन मैले जे गरेँ हाम्रै भलाइको लागि गरेँ कलीले शिशुलाई काखमा चपक्क उठायो उसले भुइँमा रोइरहेको बच्चा उसको काखमा जाने बित्तिकै चुपचाप भयो उक्त दृश्य देख्दा यस्तो लाग्थ्यो जन्माउने आमा मन भएर छाया नै हो जब बच्चा उसको काखमा मुसुक्क मुस्कुरायो तब त्यहाँ झलमल्ल उज्यालो भयो मानव साथ सूर्य उदायो बाबा आमा हेरेको हेरै हुनुभयो कारण झ्याल ढोका बन्द हुँदाहुँदै छाया कोठामा आउनु र उसको उज्यालोले कोठा झलमल्ल बन्नु एउटा अनौठो घटना घटिरहेको थियो म एउटा अनौठो गन्ध कोठाभित्र फैलिएर त्यो ठाउँमा अर्कै वातावरण सिर्जना भइरहेको थियो अचानक फेरि बिजुली चम्किँदा छाया र मैले जन्माएको बालक त्यहाँ थिएन कोठा पूर्ण अँध्यारो भइदियो मेनबत्तीले उज्यालो पार्न नसकेको दृश्य म बिस्तारबाट झुरुक्क उठ्छु शरीर एकदम हलुका फुलको थुङ्गा जस्तो हुन्छ बच्चा जन्माएको नाम निशाना कहीँ कतै थिएन मनकै उज्यालोमा एना अगाडि उभिन्छु म पहिलाको भन्दा सुन्दर सुकुमल स्वस्थ भएको छ मेरो स्वरूप आफैलाई गर्व लाग्छ बा आमा र बहिनीले आँखा मार्दै मलाई निहाल्नुहुन्छ म भने एउटा अजीबको संसारमा पुगेको कल्पनामा मुसुक्क मुस्कुराइदिएँ त्यति नै खेर झट्ट बिजुली आउँछ हामी देख्छौँ बन्द झ्यालको खापाबाट एउटा सानो सर्प र ठुलो सर्प बाहिरिएको प्रिय भावक तपाईँ रेडियो सृष्टिको विशेष प्रस्तुति कार्यक्रम साहित्य सुधा सुन्दै हुनुहुन्थ्यो आजको अङ्कमा हामी कथाकार सुधा आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहको शीर्ष कथाको वाचन गरौँ अर्को हप्ता यसै कथामा सङ्ग्रहित अन्य उत्कृष्ट कथाहरू लिएर साहित्य सुधामा आउनेछौँ आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता म प्रकाश अधिकारी पनि विदा हुन्छु तपाईँ रेडियो सृष्टि सुन्दै गर्नुहोला नमस्कार